हेलो फ्रेन्ड नमस्ते अनि धेरै धेरै स्वागत गर्न चाहन्छु अहिले तपाईँ सुन्दै हुनुहुन्छ सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्स र यसै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी लगइन गरेर पनि संसारको जुन कुनामा रहेर प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ कार्यक्रम बलावज र कार्यक्रम बलावजको साथमा आज पनि म तपाईँको साथमा तपाईँको माझमा अनियरमा म सुझा आइसकेकी छु र यतिखेर पनि आज मलाई कन्ट्रोलबाट दुईजना सहकर्मीहरूले हेल्प गर्दै हुनुहुन्छ एकजना दिवसजी अनि हाम्रो राजदाई साथीहरू तपाईँ पनि आफ्नो प्रतिभा सबैको सामु उजागर गर्न चाहनुहुन्छ भने आफ्नो ट्यालेन्ट ट्यालेन्टसिप प्रस्तुत गर्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको नम्बर मैले खोलिसकेकी छु शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस रहेको छ हाम्रो स्टुडियोको नम्बर यसमा आउनुहोस् आफ्नो प्रतिभा सबैको सामु देखाउनुहोस् जस्तो हाम्रो कोही साथीले गीत गाउन आउँछ कविता भन्न आउँछ जोक्स भन्न आउँछ साथमा क्यारी किचर गर्न आउँछ भने पनि ढुक्कसँग आफ्नो प्रतिभा देखाउनुहोस् पनि भन्न चाहन्छु र साथीहरू तपाईँ साथसाथमा आफ्नो साथी सङ्गीलाई मेसेज दिन चाहनुहुन्छ भने अनि साथमा मसँग मिठा मिठा कुराकानी गर्न चाहनुहुन्छ भने डेफिनेटली ड्यार गरिहाल्नुहोस् शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस र तेत्तिसमा त्यसैले गर्दा साथीहरू तपाईँ कल गर्दै गर्नुहोस् र यतिखेर भने कार्यक्रमको सुरुवातमा सुनौ एउटा मिठो साङ्गीतिक आवाज ओके कस्तो इन्ट्रेस्टिङ कविता है साथीहरू मेरो एउटा चिज कता हरायो भन्दै थियो साथीहरू तपाईँको पनि कहिले काहीँ खेलाउने कुरा हराउन सक्छ नि है अनि त्यतिखेर ला मेरो खेलाउने कुरा खै कसले लैदियो भने डिस्कस पर्छ भने साथीहरू तपाईँलाई पक्कै पनि यो गीत मन पर्यो होला र साथीहरू तपाईँ आफ्नो प्रतिभा सबैको सामु उजागर गर्न चाहनुहुन्छ भने साथमा मसँग मिठा मिठा कुराकानी गर्न चाहनुहुन्छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस डायल गरिहाल्नुहोस् यदि हामीलाई हाम्रो अभिभावक वर्गले सुन्दै हुनुहुन्छ भने तपाईँको छोराछोरीको प्रतिभा हुन सक्छन् तपाईँको छोराछोरीभित्र केही लुकेको प्रतिभा रहेको हुन्छ त्यस प्रतिभालाई अगाडि ल्याउनको लागि नै हामीले प्रोग्राम आयोजना गरेको छौँ र त्यस प्रोग्राम मार्फत नै तपाईँको छोराछोरीको अनि मेरो प्यारा प्यारा साथीको प्रतिभाले हामीले स्थान दिने गर्दछौँ त्यसैले गर्दा डायल गरिहाल्नुहोस् शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस रहेको छ हाम्रो स्टुडियोको नम्बर भन्ने क्रममा यतिखेर पनि मैले एउटा कविता लिएर आएकी छु त्यसैले साथीहरू ध्यान दिएर सुन्नुहोस् है त हाम्रो कविताले के भन्दैछ हेर साथी आकाशको माथि कति राम्रो जुन लाउँछिन् हामीलाई गुण उज्यालो घुम्ने शीतलुले सुन्ने धेरै टाढा रहे पनि मायाले मन छाम्ने ठुली दिदी जुन हुन् आकाशको माझ सानी बहिनी सम्झिआउँछिन् हरेक साँझ वरिपरिबाट नै तारा गणले घेरी आकाशको जुन रानी हाँसिने त्यही हेरी पके पनि साथीहरू हाम्रो यस कविताले भन्दै थिएँ हाम्रो कविताले चाहिँ खासमा हाम्रो यो जुन भन्नेलाई चाहिँ एकदम फोकस गरेर बोलेको थियो साथीहरू तपाईँलाई थाहा छँदैछ जुन कस्तो हुन्छ जुन कहिले उदाउँछ भन्ने कुरा है साथीहरू अधेरी रातमा जुन लाग्यो भने कस्तो उज्यालो हुन्छ नि है साथीहरू कस्तो रमाइलो हुन्छ अनि साथीहरू तपाईँलाई पनि पक्कै थाहा छँदैछ अधेरी रात भन्दा जुनेरी रात कति रमाइलो हुन्छ नि है साथीहरू त्यसैले गर्दा कतिपय अवस्थामा त यसो बाहिरतिर हिँड्दाखेरि लाइट बाल्नुपर्ने अवस्था पनि रहँदैन नि त्यसैले गर्दा साथीहरू हाम्रो यो कविताले पनि भन्दै थियो हामीलाई जुनले धेरै गुण लाउँछिन् भनेर है साथीहरू पक्कै पनि पन्ध्र पन्ध्र दिनमा डिफेन्समा लाग्छ जुन होइन जुन लागेपछि कस्तो उज्यालो हुन्छ हा कस्तो राम्रो जुन लागेको पनि भन्छु मैले हाम्रो साथीले पनि पक्कै भन्नुहुनेछ भन्ने मैले आशा लिएकी छु र साथीहरू यसै क्रममा हाम्रो स्टुडियोको नम्बरमा आफ्नो प्रतिभा देखाउन आउनुहोस् शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस रहेको छ हाम्रो स्टुडियोको नम्बर यस नम्बरमा आउनुहोस् आफ्नो प्रतिभा देखाउनुहोस् साथीहरूको प्रतिभालाई यस प्रोग्राममा मैले स्थान दिने गर्दछु साथीहरूभित्र कस्तो कस्तो प्रतिभा लुकेर रहेको छ हाम्रो साथीहरू यति ट्यालेन्ट हुनुहुन्छ यति ट्यालेन्ट हुनुहुन्छ भन्ने कुरा हामीले जानकारी पाउँछौँ तपाईँ जस्तै साना साना भाइ बहिनीले सुन्दै हुनुहुन्छ यस प्रोग्राम उहाँहरूलाई पनि उत्प्रेरणा आउनेछ आहा यस्तो राम्रो गीत हुँदो रहेछ दिदीले दादाले भाइले बहिनीले होइन म पनि देखाउँछु नि त आफ्नो प्रतिभा म भित्र यस्तो प्रतिभा लुकेको छ भन्ने यस्ता कुराहरू आउँछन् त्यसैले गर्दा kita कल गर्न भने साथीहरू कन्जुसै नगर्नुहोस् आफ्नो कन्फिडेन्स बढ्छ होइन साथीहरू त्यसैले गर्दा आफ्नो प्रतिभा देखाउनु पर्छ लुकाउनु हुँदैन आफ्नो प्रतिभा जति लुकायो त्यति लुक्छ जति लुकायो त्यति लुक्छ त्यसैले गर्दा उजागर गर्ने हो आफूभित्र प्रतिभा त छ नि किन लुकाउने होइन साथीहरू त्यसैले ढुक्क हुनुहोस् है आफ्नो प्रतिभा देखाउन शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस र तेत्तिस डायल गरेर आउँदै गर्नुहोस् र यतिखेर पनि मैले स्टुडियोको घडीमा तिन बजेर बत्तीस मिनट गएको देखिरहेकी छु त्यसैले गर्दा एउटा मिठो साङ्गीतिक आवाज सुनौ त्यसपछि एउटा छोटो ब्रेकको पालो त्यसपछि म फेरि आउनेछु 谢谢家兔哥，拿起来。 छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष धातु रोग भिरेङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि प्राइभेट टेस्ट एसएलसी एन्ड स्पेशल एसएलसी प्रिपेरेसन क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यू साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बीबीए र सीए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क न्यू साइनिङ एजुकेसन सेन्टर रत्नगर आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनश सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि न्यू साइनिङ एजुकेसन सेन्टर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 रत्नगर आठ पर्सौनी टाढा गाउँ स्थित साढे तिन बिघामा रहेको प्लटहरू रु तिन लाखदेखि बिस लाखसम्ममा उपलब्ध छ सोही प्लटमा आरसिसी ढलान सहित चार कोठाको घर पनि बिक्रीमा रहेको जानकारी गराइन्छ विकासका पूर्वाधारहरू खाने पानी विद्युत ढल छ मिटर सेतो पिच बाटो लगायत अन्य सुविधा सम्पन्न बिस हातदेखि माथिको मोहडा भएको घडेरीहरू खरिद गरी आफ्नो उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् साथमा भरतपुर बसन्त चौकदेखि तिन सय मिटर भित्र रङ फ्याक्ट्रीको आधैमा छुट्टै घडेरीहरू पनि बिक्रीमा छ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 अन्ठानब्बे पाँच पचास एकसठी छ सय उन्नाइस सम्झेर सौरा छो घरि घरि जाउँ सधैँ सम्झेर सौरा छो घरि घरि एसएलसी प्लस टू ब्याचलर मास्टर पास विद्यार्थीहरूको लागि छात्रवृत्ति कोटामा जापान जाने सुवर्ण अवसर नेपाल सरकारबाट मान्यता प्राप्त तथा जापानिजहरूको निगरानीमा सञ्चालित जापान पठाउने नेपालकै उत्कृष्ट कलेजबाट रु पाँच लाखसम्म छुट प्राप्त गरी जापानको विभिन्न सहरहरू टोकियो नागोया ओसाका सेन्दाई ओकिनावा तथा फुकुवाका जाने आफ्नो सपना पूरा हो हाम्रा विशेषताहरू विद्यार्थीको लेभल टेस्ट गरी रु पाँच लाखसम्म छात्रवृद्धि प्रदान गरिने साथै धेरै विद्यार्थीहरूलाई जापान पठाउन सफल भएको एक मात्र कलेज न्याट जेएलपिटी टप जे जे टेस्टका तयारी कक्षा सुविधाहरू ग्यारेन्टीका साथ सञ्चालन ज्ञाप भएका तथा चालिस वर्ष पुगेका विद्यार्थीहरूको लागि पनि प्रोसेसिङ गरिने अडियो भिजुअल कक्षा तथा जापानिज कल्चर सम्बन्धित जानकारी पनि दिइने जापानका स्कुल कलेज तथा विश्वविद्यालयहरूसँग डाइरेक्ट सम्बन्ध भएको कलेज जापानमा आफ्नै सम्पर्क कार्यालय भएको तथा जब सपोर्टको लागि पनि सुविधा भएको जापानिज तथा दस वर्ष जापान आफ्नो अध्ययन पूरा गरेका सिन्चयहरूद्वारा कक्षा सञ्चालित कमजोर तथा रिजेक्टेड विद्यार्थीहरूको पनि प्रोसेसिङ सम्पर्क सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्राइभेट लिमिटेड काठमाडौँ ब्रान्च अफिस सही चोक नारायणघाट चितवन फोन शून्य छपन्न पाँच बहत्तर दुई सय साठी मोबाइल अन्ठानब्बे पाँच पचास त्रिसठी नौ सय तिरासी सौराह चोक पाँच त्रिसठी तिन सय पैँसठी पर्सा पाँच त्रियासी सात सय नब्बे कावासुती थाना चोक शून्य अठहत्तर पाँच चालिस शून्य छयासी सुनोवल अन्ठानब्बे चार पचास अस्सी आठ सय सतासी शत प्रतिशत ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार खान छुटाउने दस केजीसम्म शरीरको मोटोपन घटाउने इजी स्लिम टी एट डाइट लिप्रो मेटासलिम चार इन्चसम्म उचाइ बढाउने डाक्टर आयुर्वेद स्टेप अप दस केजीसम्म मोटोपन बढाउने बिडिपी कपाल झर्न रोके तुरन्त उमार्ने हेयर बिल्डिङ फाइबर चौरीपना हटाउने कम क्रिम अनुहार शरीर गोरो बनाउने अनाइ बेम्बो रूप अमृत फियर लुक अनुहारको चाया पोतो डन्डी हटाउने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 चार सय पाँच साथै फ्री होम डेलिभरीको पनि व्यवस्था छ सूचना प्रविधिको क्षेत्रमा नेपालमा सबैभन्दा ठूलो सञ्जाल भएको कलेज अफ सफ्टवेयर इन्जिनियरिङको शाखा कार्यालयहरूमा एटिन्थ मेरिट स्कलरसिप प्रोग्रामको फारम धुमाधुम वितरण हुँदैछ म्याथ इङ्ग्लिस आइक्यू र जिके गरी चारवटा विधाबाट सय अङ्कको वस्तुगत प्रश्नहरू सोधिनेछ जसमा तपाईँले प्राप्त गरेको अङ्क नै तपाईँले पाउने छुटको प्रतिशत हुनेछ आफ्नो खुबी अनुसार पुनः वा आंशिक छुट पाएर सूचना प्रविधिको अध्ययन गर्न मिल्ने यो अवसर वर्षको एक पटक मात्र आउने जानकारी गराइन्छ हाम्रा कोर्सहरू सफ्टवेयर डिप्लोमा हार्डवेयर डिप्लोमा नेटवर्किङ डिप्लोमा अकाउन्टिङ डिप्लोमा वेब डिजाइनिङ ब्याङ्किङ एकाउन्टिङ डाटाबेस प्रोग्रामिंग ग्राफिक्स डिजाइनिंग सी प्रोग्रामिङ ल्यापटप मेन्टेनेन्स इन्टर्नसिप लेबर हार्डवेयर ट्रेनिङ अनलाइन जब ट्रेनिङ फारम भर्ने अन्तिम मिति दुई हजार एकहत्तर श्रावण उनातिस गते छात्रवृत्ति परीक्षा मिति दुई हजार एकहत्तर श्रावण एकतिस गते विस्तृत जानकारीका लागि कलेज अफ सफ्टवेयर इन्जिनियरिङ शाखा कार्यालय रत्नगर टाढी फोन नम्बर शून्य छपन्न पाँच साठी सात सय नब्बे खैरहनी पर्सा फोन नम्बर शून्य छपन्न पाँच त्रियासी पाँच उना पचास र भण्डारा फोन नम्बर शून्य छपन्न पाँच पचास एक सय तेह्र यो हो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्ज एकैछिनको विज्ञापनपछि फेरि पनि स्वागत गर्न चाहन्छु सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय सात थुप्रो पाँच मेगाहरको प्रस्तुति कार्यक्रम बलवट हरेक हप्ताको शुक्रबार तीन बजेको नेपाल नेपालवाणी नेटवर्कको समाचारपछि म सुझाउने गर्छु साथीहरूको लेख रचना सब तपाईँको सामु पुर्याउनको लागि साथीहरूभित्र कस्तो प्रतिभा रहेको छ कस्तो प्रतिभा लुकेका छन् यी सबै प्रतिभा हेर्नको लागि र साथीहरू तपाईँ हामीलाई कल गर्न सक्नुहुन्छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसमा र साथीहरूलाई मैले यस अनेरबाट के जानकारी गराउन चाहन्छु भन्दा हामीलाई कल गर्नुहोस् तर हाम्रो जति पनि हाम्रो साना साना साथीहरू हुनुहुन्छ उहाँले मात्र यस प्रोग्राममा स्थान पाउनुहुनेछ आफ्नो प्रतिभा देखाउनको लागि मैले कन्टेन्टबाट जानकारी पाइरहेकी छु कि हाम्रो साना साना साथीहरू भन्दा पनि अलि हाम्रो फ्रेन्डहरू जस्तो नाइन टेन पढ्ने त्यस्तै कलेज लाइफ बिताउने साथीहरूले चाहिँ कल गरेको मैले जानकारी पाएकी छु त्यसैले गर्दा साथीहरू तपाईँले भन्दा पनि तपाईँको घरमा साना साना भाइ बहिनी हुन सक्छन् त्यसैले गर्दा बरु भाइ बहिनीको प्रतिभा यस कार्यक्रम आवाजबाट उजागर गर्नुहोस् राम्रो हुन्छ त्यसैले गर्दा साथीहरू जति पनि हाम्रो सानसाना साथीहरूको अभिभावक वर्गले सुन्दै हुनुहुन्छ प्लिज मेरो यो कुरालाई सपोर्ट गर्नुहोला शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस रहेको छ मैले विज्ञापन अगाडिको समयमा एउटा जुन भन्ने शीर्षकको कविता पनि बनिसकेकी छु र साथमा मिठा मिठा साङ्गीतिक आवाजहरू पनि पस्किरहेकी छु त्यसैले यो विज्ञापन पछिको समयमा फेरि पनि एउटा मिठो आवाज सुनौ है त त्यसपछि म फेरि आउँछु नेपाललाई सम्झाने नेपाली चाहियो नेपाललाई सम्झाने ओके साथीहरू जस्तो नेपाललाई सम्झने यो नेपाली चाहे जस्तै यस प्रोग्राममा पनि कार्यक्रम बाल आवाजको साथमा तपाईँको साथमा तपाईँको प्रतिभा उजागर गर्नको लागि तपाईँको आवश्यकतालाई ध्यानमा राखेर म सुझाइसकेको छु र अब फेरि तपाईँ आउने पालो शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस र तेत्तिसमा कल गरेर भन्दै थिए कन्टेन्टबाट राजदाले मलाई सिग्नल दिनुभएको छ बिदा माग्नुपर्छ भनेर त्यसैले गर्दा अब भने साथीहरू बिदा माग्ने टाइम पनि भइसक्यो आइसकेको छ बजेर पचास मिनट भएको छ हामीलाई एक सय चार थुप्रो पाँच हर्सको ध्वनि तरङ्गसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु लगइन गरेर सुनेर साथ दिनुभएको छ यसको लागि थ्याङ्क यू सो मच र यतिन्जेलसम्मको लागि मलाई कन्ट्रोलबाट साथ दिनुहुने हाम्रो राजदाईवर्ती पनि आभार र एकैछिन हाम्रो दिवसजीले पनि साथ दिनुभएको थियो उहाँलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु र साथीहरू अर्को हप्ता पनि तपाईँको लेख रचना तपाईँ जस्तै साना साना भाइ बहिनीको समक्ष पुर्याउनको लागि पक्कै पनि म सुझा आउने बाछा गर्दै आजको लागि भने सुटिन्छु हवस् त नमस्ते हात पाउ शुद्ध मन